नमस्कार उज्यालो रेडियो नेटवर्कको प्रस्तुति कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामीले केही हप्ता अघि बुधनको घोडी कथा संग्रहको दुईवटा श्रृङ्खला प्रस्तुत गरेका थियौं मन्दिरा मधुश्रीको कथा संग्रह बुधनको घोडीको आज तेस्रो श्रृङ्खला प्रस्तुत गर्छौं यसभित्र संग्रहित कथाहरू आजको श्रृङ्खलामा पनि हामी वाचन गरेर प्रस्तुत गर्छौं यो बीचमा श्रुति सम्वेकका केही श्रृङ्खलाहरू पुनः प्रसारण भए र आजदेखि फेरि नयाँ श्रृङ्खला हामी प्रस्तुत गर्न गइरहेका छौं मन्दिरा मधुश्रीको कथा संग्रह बुधनको घोडीभित्र संग्रहित कथा सिट नम्बर बाह्रको वाचन अब सुरु हुन्छ रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया सबरिया नानी एक्लै जाँदैछस् बाटोमा अलिक चलाख हुनु आइमै भएको सिट मिलाएर बस्नु है लामो बाटो छ म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौँ आमा हुनुको स्वाभाविक गुण देखाउँदै मलाई ममत्व पस्कनु भयो उहाँका आँखाबाट पुर्लुक्क आँसु झरे मलाई यो नारीको कमजोरी पनि त्यति उचित लागेन त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखे जस्तो गरेर टारे काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो घरमा बुढा भइसक्नुभएका आमा बुबा मात्र हुनुहुन्थ्यो दाजुभाइहरू सबै परदेशमै थिए त्यसैले मेरो सहयोगी कोही पनि थिएन अर्कोतिर मैले आफ्नो सक्षमताको परिचय दिनु पनि थियो त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो आमा बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो म आफ्नो सामान बोकेर हिँडेँ बस स्ट्यान्डमा पुगेर टिकट काटेँ विद्यार्थी सहुलियत भाडा दिएपछि मलाई चौध नम्बरको सिट देखाइदियो सहुलियत दर भाडा वा रोजिएको अगाडिको सिट दुवैमा मैले एकलाई चुन्नु थियो मैले सोचेँ आखिर गाडी एउटै त हो अगाडि बसे पनि पछाडि बसे पनि के को फिक्री गाडीमा चढेँ दाहिनेपट्टि झ्यालको सिट बाह्र नम्बरको रहेछ आफ्नो सामान त्यही सिट मुनि हालेँ केही माथि छज्जीमा राखेँ मनमा कौतूहल जाग्यो अर्को खाली सिट कसको होला आइमै होला कि लोग्ने मान्छे तरुणी वा तन्नेरी नै होलान् कि बुढाबुढी तल्लो स्तरका चुत्रे झाम्रे काम गर्ने ढाक्रे खालका होलान् कि उच्च स्तरका स्मार्ट म सोच्दै बसे यो सिटमा कुनै आकर्षक युवक परे पनि लामो र पट्यार लाग्दो यात्रा सजिलै गर्थ्यो अनायास सूक्ष्म नारी मन जाग्यो अनि हिँड्ने बेलामा आमाले आइमै भएको सिट मिलाएर बस्नु है भन्ने सम्झे अनि आमाको त्यस वाक्यप्रति उपेक्षित हाँसो हाँसे किनकि कुनै तन्नेर युवकसँगको सामिप्यतामा गरिने यात्राको मजा बिचरा मेरो बुढी आमालाई के थाहा र गाडीमा चढ्ने प्रत्येक व्यक्तिलाई म कौतलपूर्ण रूपले हेर्ने गर्थेँ कतै यही त होइन मेरो सिट पार्टनर हमसफर सहयात्री मारे नजरिया अरू सिट एकाएक गर्दै भरिन लाग्यो तर धेरै समयसम्म पनि मेरो सिटमा दाबी गर्न कोही पनि आएनन् केही क्षणपछि एउटा झुत्रे काम गरेर खाने जस्तो सोझो जोस दारी जुङ्गा भएको व्यक्ति नजिकै आएर पन्ध्र नम्बरको सिट यही होइन भन्यो मैले उसको हुलिया र स्थितिप्रति उपेक्षित भावले नाक खुम्चाउँदै आफू सभ्य हुनुको परिचय दिँदै हो भन्ने जवाफ दिएँ मेरो भित्री आकाङ्क्षा र चाहना सबै चकनाचुर भयो कहाँ स्मार्ट युवाको प्रतीक्षा गरिरहेकी म त्यस्तो झुत्रे झ्याउरेसँग यति लामो यात्रा गर्नुपर्ने कसरी दिनभरिको यात्रा यस्तो व्यक्तिसँग बसेर काटौँ क्या बोर म छटपटिएँ निसासिएँ बस्न नदिउँ भने ऊ सिटको दाबी गर्न आइरहेको छ दिउँ भने उफ मैले अगाडि पछाडि सबैतिर हेरेँ सायद कसैले पनि मेरो छटपट्टिलाई बुझिरहेका थिएनन् ठिक मेरो अगाडिको दुवै सिट खाली थियो अहिलेसम्म पनि त्यो सिटमा बस्ने कोही आएका थिएनन् सायद यो खाली नै होला भने ठाने र जुरुक्क उठेँ अनि तपाईँ बस्नु है भनेर अघिल्लो सिटमा गएर बसेँ त्यो बाह्र नम्बरको सिट रहेछ मैले जससँग आमाले भनेको सम्झेँ वर्षक झ्याल र आठ बाह्रको सिट नम्बर नपार्नु है फाप्दैन तर म घुमिफेरि बाह्र नम्बरको सिट नै पो परेछु हुन त म जस्तो पढे लेखेको मान्छे लिएर आज एक्काइसौँ शताब्दीमा आएर पनि यस्तो अन्धविश्वास गर्न नचाहे पनि परम्परागत संस्कारमा हुर्किएको मेरो मनले सोच्यो कतै बाह्र नम्बर सिट साँच्चै नै नफाप्ने पो हो कि अब फापे नफापेको प्रमाण त मेरो सिट पार्टनरको रूपमा आउने यात्रीले गर्छ यदि मेरो भित्री चाहना अनुरूपको यात्री पर्यो भने फापेको मान्नु पर्ला नत्र नफापेको मलाई अर्को डर पनि थियो कतै यो सिट दाबी गर्ने कोही त आउँदैन यो सिट खाली नै छ भन्ने निश्चित पनि त थिएन म झ्यालबाट बाहिर देखिने क्रियाकलापहरू हेरिरहेकी थिएँ ड्राइभर खलासी कन्डक्टरहरू नजिकैको पसलमा चिया खाइरहेका थिए कुल्लीहरू भरियाहरू गाडीमा सामान लोड गरिरहेका थिए बाहिर चोकमा कतिपय मान्छेहरू आफन्तलाई गाडी चढाउन आएका र विदाईका हात हल्लाउँदै गाडी हिँड्ने प्रतीक्षामा उभिरहेका थिए साना केटाहरू पत्रिका बेच्न कराइरहेका थिए सडकमा राजधानीबाट बाहिर जाने गाडीहरू घ्यार घ्यार गरिरहेका थिए खलासी र टिकट दलालहरू सम्बन्धित ठाउँको नाम लिएर यात्रुहरू डाकिरहेका थिए धरान धरान विराटनगर विराटनगर काकडभिट्टा काकडभिट्टा आदि एक्सक्युज मी बाह्र नम्बर सिट त मेरो थियो एउटा पुरुष स्वरले मेरो छेउमा पुकार्यो म झस्सँग भएँ किनकि बाह्र नम्बर सिटमा त म बसिसकेकी थिएँ र कोही यो सिटको हकदाबी गर्न आइरहेको थियो मलाई के गरौँ कसो गरौँ भयो हुन त एघार नम्बरको सिट पनि खाली नै थियो तर म त्यता बस्न चाहन्थेँ किनकि उभिएका मान्छे वा लोकल यात्रीहरू अथवा कन्डक्टरहरू आफ्नो जिउ दराल्दै हिँडेको अनि उभिने बाहनामा बस्नेसँग त्यसमा पनि केटीसँग ढेसिएको मलाई पटक्कै मन पर्दैन थियो त्यसैले झ्यालपट्टि बस्न मलाई मन पर्थ्यो र आफूलाई सुरक्षित ठान्थेँ मैले खाली भएको सिटपट्टि इसारा गर्दै भने म झ्यालतिर बस्छु तपाईँ यता बस्नुहोस् न हुँदैन र यति भन्दै मैले उसको अनुहार हेरेँ अह ऊ मेरो चाहना अनुरूपको आकर्षक रूप रङको स्मार्ट पटक्कै थिएन मलाई झनक्क रिस उठ्यो प्रति किन र के कारणले रिस उठ्यो त्यो मलाई थाहा छैन तर रिस उठ्नुपर्ने वास्तविक कारण त्यही मान्छे जुन मेरो चाहना अनुरूपको नहुनु नै थियो सायद उसको कुनै प्रत्यक्ष दोष थिएन थियो केवल मेरो कल्पना र मनले सोचे जस्तो सुन्दर नहुनु मात्र हुन त मेरो भित्री इच्छा पनि सिट पार्टनर कुनै पुरुषको नै अपेक्षा थियो र ऊ पनि पुरुष नै थियो एक प्रकारले त समस्या मेरो आकाङ्क्षा पुरा नै भएको थियो तर यहाँ त समस्या झन खडा भयो पुरुष त पर्यो तर चाहना अनुरूपको आकर्षक र राम्रो परेन कस्तो अनुहार पनि नपरेको मान्छे त्यसमा पनि कालो चस्मा लागेको हेर्दै गुन्डा जस्तो होइन अनुहार पनि हुनुपर्छ नि गगल्स लगाउनलाई त सुहाओस् नसुहाओस् केटीलाई चियाइ चिया हेर्न लगाएको होला नि एक्कासी मनमा नै आक्रोश बोके गुलाबी अब यति राम्री जवान केटीसँग ढेसिएर एकै सिटमा यात्रा गर्न पाउँदा त मक्ख पऱ्यो होला नि फेरि कहाँको पातले गाडीका जुगा टिप्दै भेडा हेर्नेको जस्तो स्वरूप रङ्ग र हुलिया पनि खुबै कति नै शिक्षित र पढे लेखेको भए जस्तो गरेर अङ्ग्रेजी बोल्छ एक्सक्युज मेरी त्यसको अर्थ त थाहा छैन होला त्यसलाई अझै रिस मरेन मेरो मैले मनमा नै त्यो मान्छेलाई थुप्रै गाली गरेँ ममा रूपको घमण्ड थियो सायद त्यसैले होला म नराम्रो मान्छेलाई घृणा गर्थेँ आफू जस्तै राम्रो मान्छेसँग मात्र बिहे गर्छु भन्ने भित्री आकाङ्क्षा थियो त्यसैले त अहिले पच्चिस गर्दा पनि बिहे गरेकी थिएन आफूले खोजे जस्तो सुन्दर नभेटेकोले अनि अर्को कुरा म नराम्रो मान्छे सबैलाई फटाने ठान्थेँ र उसलाई पनि मैले त्यस्तै ठानेँ गाडीका सिट लगभग पुरै भरिए म त्यो मान्छेपट्टि फर्किँदा पनि नफर्की त्यसलाई मजाले हेर्दा पनि नहेरी अर्कोपट्टि फर्केर झ्यालबाट देखिने दृश्यहरूमा बोलिन थालेँ ऊ भने कति नै शिक्षित र सभ्य भए जस्तो गरेर पत्रिका पढ्न थाल्यो अनि सायद मसँग बोल्ने निउला होला पढ्ने हो भनेर मतिर बढायो मैले समाएँ तर पढ्ने मुड नै थिएन शीर्षक पढ्दै पाना पल्टाउँदै गएँ गाडी कलङ्कीबाट गुड्यो र क्रमशः काठमाडौँलाई बाई बाई गर्दै फुत्त ओह्रालो लाग्यो पहाडी क्षेत्रको नागबेली परेको कुमाउरो बाटो हुँदै म आँखाभरि पारी गाउँका रमाइला र मनोरम दृश्यहरूलाई सँगाल्दै त्यो मान्छेप्रतिको वितृष्णा वा आक्रोश शान्त पार्ने प्रयास गर्दै थिएँ धार्केमा चिया नास्ता खानका लागि गाडी रोकियो सबै यात्रुहरू उत्रिए मेरो सहयात्री पनि तल उत्रियो मेरो बराबरीको अर्को सिटमा एउटी महिला थिइन् उनी पनि सायद एक्लै थिइन् त्यसैले मेरो साथी तल उत्रिएको बेला मैले आफ्नो सँगैको सिटमा तिनै महिलालाई राख्ने विचार गरेँ म आफ्नो सिट पार्टनरलाई हटाउन चाहन्थेँ यस्तो मनले नरुचाएको व्यक्तिसँग यात्रा गर्नुभन्दा त बुढी आइमाईसँग बस्नु नै राम्रो त्यसैले मैले उनलाई बोलाएँ दिदी तपाईँ यहाँ आउनुहोस् न यहाँको मान्छेलाई बरु त्यता पठाइदिउँ हुन्न उनले पनि सजिलै भनिन् अह नाइ तपाईँ बरु यता आउनुहोस् न उल्टै उनले पो मलाई बोलाइन् मेरो कुरा उनले सजिलै अस्वीकार गरिदिन् मलाई ती आइमाईप्रति पनि रिस उठ्यो किनकि मैले सोचे विपरीत उनले नै मलाई पो बोलाइन् मेरो कुरा त सजिलैसँग इन्कार भएकोमा मैले मनमा नै गाली गरेँ हेर न कस्ति मै हुँ भनेर इच्छे हेर्दा भने कस्ति काँठे छ यता आइजन भन्छु उल्टै म पो उता जानु अरे होइन त्यसले मलाई के सम्झिएको छ म जान्छु कि के हो उपट्टि त्यससँग न्युरिन जानुभन्दा त बरु यही पाखेसँग बस्नु नै जाति मैले आफूले आफैलाई जिताउने अठोट गरेँ मैले आफैले पर्याप्त खानेकुरा बोकेकी थिएँ झिकेर खाएँ बोटलको पानी पिएँ पुनः यात्रीहरू आफ्नो ठाउँमा आएर बसे मेरो सहयात्री बनाउँदो पनि आएर बस्यो मैले उसलाई यसो ध्यान दिएँ लगभग ऊ र म सँगसँगैका जस्ता लाग्यो म पनि बच्ची थिइनँ छब्बिस टेकिसकेकी थिएँ सामान्य स्तरको रफ लगाई आँखामा कालो चस्मा र नपरेको अनुहार त्यसमा पनि कालो वर्णको उसको हुलिया देखेर मैले सोचेँ दिनभरिको जवान केटीसँगको यात्राको फाइदा चाहिँ यसले पक्कै पनि उठाउनेछ बरु म उसलाई भाइ भनेर सम्बोधन गरिदिन्छु सायद यसो गर्दा त ऊ दिदीमाथि केही गर्न सक्दैन वा दिदीप्रतिको मर्यादाले म प्रति कुभावना राख्न पनि अलिक आँट आउँदैन कि कुनै अभद्र व्यवहार गर्दैन कि म यता यस्तै सोचेर टोलाउँदै थिएँ बहिनी कहाँ जाने उसको एक्कासीको प्रश्न लिएर त्यसमा पनि बहिनी सम्बोधनले म जससँगै पाएँ म उसलाई भाइ बनाउन खोज्दैछु उल्टै उसैले पो मलाई बहिनी भनेर सम्बोधन गर्यो सायद उसले आफ्नो पौरुषत्व देखाएको होला बहिनी भनेपछि त जे पनि गर्न सकिन्छ भनेर अधिकार देखाउन खोजेको होला मसँग ढेसिएर बसौँला छिल्लिएर जिस्कौँला गाडी कुर्दा हल्लिएको बाहना गर्दै बेला बेलामा मेरो शरीर छुन पाउँला अनि निधाएको बाहनामा मेरो काँधमाथि झुलाउँला म निधाएको बेला सुमसिमाउला भन्ने सोचेको होला त्यो मोराले मेरो मनमा चिसो पस्यो मन टुक्क फुलेर आयो सम्भावित घटना घट्न सक्ने परिकल्पनामा अनेकौं शङ्का उपशङ्काहरू रुमलिन थाले मस्तिष्कमा म अब आफू असुरक्षित हुन सक्छु भन्ने शङ्काले झन सतर्क हुन थालेँ वास्तवमा बाह्र नम्बरको सिट फाप्दो रहेनछ अपशकुन नै हुँदो रहेछ यस्तै यस्तै तर्कना गर्न थालेँ म लोग्ने मान्छेहरू गाडीमा वा अन्य ठाउँमा भएको भिडको फाइदा लिइहाल्छन् सिटमै बसेको छ भने पनि विभिन्न बाहनाले छुन खोज्छन् हात बाँधेर बस्ने बाहनामा केटीका संवेदनशील अङ्गमा छुन खोज्छन् कोही भने निदाएर र थाहा नपाएको बाहना गर्दै आफ्नो शरीरलाई लथालिङ्ग छोडिदिन्छन् अनि केटीको काँधमा टाउको बकाउन पनि पछि पर्दैन उभिएको छ भने पनि जहाँ केटी छ त्यही नजिकै आइपुग्छन् अनि गाडीको असन्तुलनसँगै आफ्नो शरीर पनि सन्तुलन भएको बाहना गर्दै केटीसँग ठोकिन्छन् यो त धेरैको प्रकृति हो लोभी मान्छेका यस्ता सस्ता कुप्रवृत्तिबाट परिचित म पनि उसलाई त्यही प्रवृत्तिकै सोच्न थालेँ समय दिउँसो भए पनि सिटमा ऊ र म मात्रै थियौँ लामो दूरीको यात्रामा ऊ पनि निधाएको बाहनामा शरीर मलाई बोकाउन सक्छ अथवा म निधाएको बेलामा उसले मौकाको फाइदा उठाउन सक्छ हातहरू मेरो शरीरमा ल्याइपुर्याउन सक्छ जे पनि त हुनसक्छ यदि त्यस्तै नै भयो भने त्यसले त्यस्तै नै गर्यो भने अह म त कसै गरी पनि निधाउँदिनँ म त सिधै कराउँछु हकार्छु अनि पछाडि गएर बस्ने धम्की दिन्छु म भित्रभित्र निकट भविष्यमा घट्न सक्ने सम्भावित घटनाका लागि पूर्व तयारी गर्न थालेँ अनि अझ खुम्चिएर सानो भएर बसेँ म यस्तै यस्तै सोचिरहेको थिएँ उसले फेरि सोध्यो बहिनी कहाँ जाने हो विराटनगर मैले सठिक उत्तर दिएँ सकभर उसलाई आफ्नो सही परिचय नदिने उद्देश्यले आफ्नो ठेगाना भनिनँ नास्ता किन नगएको त उसले सायद म प्रति अपनत्व देखाउँदै सोध्यो होइन खानेकुरा मसँगै थियो यहीँ खाएँ मैले नचाहे नचाहे पनि उत्तर दिएँ उसलाई म पनि जनकपुर जान भनेर हिँडेको थिएँ फेरि जान मन लागेन काकड काकडभिट्टासम्म जानुपर्ने काम थियो उतै जान्छु भनेर लागेको मैले नसोधिकन नै उसले आफ्नो गन्तव्य बतायो पुरै यात्राभरि साथ पाउने भएस मोरा त्यसैले त न्यु पारी बोल्न खोज्दैछस् मैले मनमा नै त्यसलाई गाली गरेँ मैले उसप्रति गहिरो चाख नदेखाएकोले होला सायद ऊ चुपचापसँग हात बाँधेर बस्यो मलाई कतै छुइन्छ कि भन्ने सतर्कता अप्नाउँदै म झ्यालबाट देखिने बाहिरी दृश्यमा अल्मलिरहेँ ऊ चुपचाप भएकोमा मलाई पनि ढुक्क लाग्यो तादिङ पुगेपछि आफ्नै गतिमा गुडिरहेको गाडी कचक्क रोकियो सबै यात्रुहरूले उत्सुकतावश बाहिर हेरे खलासीले भन्यो ल गाडी जाममा परे जस्तो छ मैले पनि झ्यालबाट हेरेँ अगाडिको सडक पुरै गाडी नै गाडी हल्ला खल्ला भयो कृष्णभिरमा पहिरो गएको छ अरे गाडी जानै सक्दैन अब के गर्ने सबैको मुहारमा प्रश्न झल्कियो தனி தனி தகமத கமக मेरो सहयात्री पनि निकै बेरसम्म बिउजियो वा त बिउतिएको अभिनय गर्यो के भयो भन्दै चनाखो भयो मलाई बोल्न करै लाग्यो गाडी जाममा पर्यो अरे अरू यात्रुहरू सँगसँगै ऊ पनि तल उत्रियो वस्तुस्थिति बुझ्न एकछिनपछि तल उत्रेकाहरूले खबर सुनाउन थाले ऊ पनि अरूलाई भन्दा खास गरी मलाई खबर सुनाउन आयो बाटो नै छैन गाडी जाने त चान्स नै छैन पुरै जाम छ उसले सुनाएको यस कुरालाई चाहिँ मैले राम्रै ध्यान दिएर सुने किनभने यो त मेरो पनि चासोको विषय हो पुनः उत्रियो वातावरण उराठ लाग्दो थियो तल धमिलो त्रिशुली बटारिएर आफ्नै गतिमा बगिरहेको थियो माथि त्रिशुलीको भिरमा कुनै महान व्यक्तिको स्वागतमा पंक्तिबद्ध उभिरहेका स्वागतार्थी जस्ता चंगी गाडीहरू दोहोरो लाइनमा खडा थिए मध्याहको घाम त्रिशुलीको खोज घामले तातिएर चौपट्टे उष्ण गर्मी थियो गाडीका यात्रुहरूले बोकेको पानी सकिसकेको थियो त्रिशुलीको बेगलाई हेरेर तिर्खाएको जिब्रोले ओठ चाट्नुपर्ने अवस्था थियो किनभने नजिकै बाटामा कतै घरहरू थिएनन् तल हेर्दा काली लाग्दो उर्लिएको त्रिशुली माथि हेर्दा आकाश सिँधो भिर र त्यही भिरको बीचमा भएको बाटोभरि गाडी नै गाडी र मान्छे नै मान्छे खानेकुरा बोकेका यात्रीहरूले आफूसँग भएका खानेकुराहरूले भोक मार्न थाले नहुनेहरू सन्तोष मानेर निद्रासँग भोक साट्ने प्रयास गरिरहेका थिए सधैँ नौ बजे खाना खाने बानी आज त बाह्र बजिसकेको थियो त्यसैले मैले पनि आफ्नो सिट पार्टनर नभएको मौका पारेर कुपु कुपु खाएँ आफूले बोकेको खानेकुरा एक क्षणपछि त ऊ पनि आइपुग्यो कस्तो भोक लागिसक्यो कतै घर पनि छैन होटल पनि छैन दोकान भए त चाउचाउ बिस्कुट किनेर खानुहुन्थ्यो नि केही पनि छैन भन्दै सिटमा आएर बस्यो अहिले मैले बाह्र नम्बरको सिटको आवश्यक उनलाई सम्झेँ एक त मनले नरुचाएको साथी पर्नु अर्को यस्तो जाममा पर्नु खान नपाउनु सबै सम्झिँदा आठ बाह्र नम्बरले पिर्छ भन्ने आमाको मान्यतालाई मैले नचाहँदै नचाहँदै पनि सप्रमाण स्वीकार गर्न पुगेँ मौकाको फाइदा उठाउन गाडी रोकेको ठाउँबाट एक दुई कोष वरपरका टुकुरी दोकानका व्यापारीहरू चाउचाउ र बिस्कुटको प्याकेट लिँदै आइपुगे दसको भन्दा पनि सजिलै बिक्यो उनीहरूको सामान किनकि काठमाडौँबाट पूर्व लाग्ने सबै गाडी त्यहीँ थुप्रिएका थिए यात्रुको अनुपातमा त्यो सामान थोरै थियो फेरि दिउँसो एक बजिसकेको थियो भोकको अगाडि रु पन्ध्र सामान्य नै थियो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक हो सिट नम्बर बाह्र यसलाई हामीले मन्दिरा मधुश्रीको कथा संग्रह बुदनको घोडीबाट सुनाइरहेका छौं यो कथाको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौं उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेक तपाईँ उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि प्रत्यक्ष सुन्न तथा डाउनलोड गर्न सकिरहनु भएको छ श्रुति सम्वेकमा आज हामी मन्दुरा मन्दिरा मधुश्रीको कथा संग्रह बुदनको घोडीभित्र संग्रहित कथा सिट नम्बर बाह्र सुनिरहेका छौं अब सिट नम्बर बाह्रको बाँकी अंश वाचन हुन्छ मौकाको फाइदा उठाउन गाडी रोकेको ठाउँबाट एक दुई कोष वरपरका टुकुरे दोकानका व्यापारीहरू चाउचाउ र बिस्कुटको प्याकेट लिँदै आइपुगे दसको पन्ध्रभन्दा पनि सजिलै बिक्यो उनीहरूको सामान किनकि काठमाडौँबाट पूर्व लाग्ने सबै गाडी त्यहीँ थुप्रेका थिए यात्रुको अनुपातमा त्यो सामान थोरै थियो फेरि दिउँसो एक बजिसकेको थियो भोकको अगाडि पन्ध्र रुपियाँ सामान्य थियो एउटा फुच्चेले कार्टुन बोकेर चाउचाउ भन्दै आयो च्यालबाट उसले त्यस केटालाई भित्र आउने इसारा गर्यो तर ऊ आइपुग्दा नपुग्दै अगाडिको यात्रुहरूले कार्टुन रित्याइहाले मेरो सहयात्री हेरेको हेरै भयो अनि बाध्य भएर धैर्य हुन खोज्यो र कुनै उपाय नभएपछि पुनः सिटमा चुपचाप लागेर बस्यो बाटो यति भिड थियो कि श्वास पनि नछिर्ला जस्तो तैपनि अलिकति ठाउँ भेटाएकी ड्राइभरले गाडी सुलुत्त निकालिहाल्थ्यो त्यस्तो सानो बाटो दुवैपट्टि गाडी तैपनि प्रतिस्पर्धामा गाडी निकाल्यो अनुभवी ड्राइभरले तर आफ्नो भने जिउने सिरिङ्ग हुन्थ्यो अलिकति अगाडि बढेर रोक्यो गाडी त्यहाँ बाटामा दुई चारवटा घर र खुद्रा पसल देखिए त्यो सबैको आशाको त्यान्द्रो थियो फेरि सबै यात्रुहरूसँग ऊ पनि उत्सुकतावश बाहिर देखेका घरहरू चियाउन थाल्यो अनि यसो मपट्टि ढल्केर उसले आफ्नो प्यान्टको भित्री गोजीबाट एउटा पैसाको बन्डल निकाल्यो र खुद्रा पैसा पनि बाहिर रहेनछ भन्दै चार पाँचवटा हजारका नोट फटाफट निकाल्यो मैले ध्यान दिएँ उसँग कम्तीमा पनि लाख जति पैसा थियो बाँकी पैसा पुनः यथास्थानमा राखेर तल उत्रियो म छक्क परे, हेर्दा त्यस्तो खाते जस्तो छ पाँच रुपियाँ पनि मागेर पाउला जस्तो तर यत्रो पैसा मलाई आश्चर्य साथै डर पनि लाग्यो जनकपुर हिँडेको भन्दै काँकडभिटा जान्छु भन्छ सामान पनि खास केही भए जस्तो लाग्दैन फेरि गगल्स लगाएर काज जस्तो देखिन्छ पक्का पनि यो मान्छे गुन्डा हो यता दुई नम्बरी काम गर्ने हो कि त केटी बेच्ने दलाल पो हो कि नत्र किन यसले यत्रो पैसा बोकेको छ कहाँबाट ल्याएको होला यत्रो पैसा यस्तो खाते जस्तो मान्छेले मलाई त ऊदेखि झन् डर लागेर आयो कतै यसले विभिन्न उपायले तरिकाले मलाई पनि बेच्न लग्यो भने भयङ्कर शङ्कालु प्रश्नमा आफैभित्र उब्जियो गाडीमा अपरिचितले दिएको कुनै पनि खानेकुरा नखानु भन्ने कुरा सम्झे उसले पनि मलाई बाध्यतावश कुनै कुरा झुक्काएर खुवाउन सक्छ बेहोसीमा ललाएर फकाएर लैजान र बेच्न पनि त सक्छ मेरो मुटु झन फुल्यो ऊ पुनः खिन्न हुँदै आयो र मलाई आफै सुनायो पसलमा केही पनि छैन अगाडिका यात्रुहरूले सबै खानेकुरा सकिसकेछन् मरिने भयो भोकले उसले भनेको कुरालाई मैले खासै ध्यान दिइनँ मलाई डर लागेको कुरा वा उसको सत्य पत्ता लगाउने उत्सुकता जागिरहेको थियो त्यसैले मैले पत्ता लगाउने उद्देश्यले डराउँदै सोधेँ तपाईँ के काम गर्नुहुन्छ म एउटा व्यावसायिक संस्थामा काम गर्छु उसले भन्यो म त्यसको व्यवस्थापक हुँ संस्थाले कामले नै काठमाडौँ आएको थिएँ एउटा मान्छेलाई नभेटिन हुने थियो अब काँकड भेट जाँदैछु उफ व्यवस्थापकले हेर्दा पनि त्यस्तै लाग्छ मैले मनमा नै उपेक्षा गरेँ उसलाई एउटा यात्रु गाडीमा चढेर भन्यो कोही भात खान चाहन्छ भने यहाँ होटेलमा घरमा गुन्द्रुक र भात रु चालिससम्म पाइन्छ अरे उसलाई सायद ज्यादै भोक लागेको थियो म त गुन्द्रुकसँग भए पनि भात खाने भनेर हत्तनपत्त उत्रियो तर ऊ उत्रेको केही बेरमा नै सडकका गाडी अलिकति चलमलाए हाम्रो ड्राइभरले पनि गाडी घ्यारेर टी पारिहाल्यो खलासीले सबै यात्रीलाई बोलायो सबै यात्रु आए गाडी हिँड्यो ऊ पनि सिटमा आएर बस्थे भन्यो भात त पाकिसकेको रहेछ तर खानै पाइएन म कुचिङ मार्दै मनभरि हाँसिरहे दिन क्रमशः ढल्कन लागेको थियो समय दिउँसोको दुई वा तीन बजिसकेको थियो अरू दिन यस बेला ढल्केबर वा लाहानतिर पुग्ने गाडी त्यस दिन त्रिशुलीलाई छोड्न सकेको थिएन सबै यात्रुहरू अब भोकबाट लखत्तराहन भएर सिटमा चुपचाप निधाउने अभिनय गर्न थाले भोको पेटमा साँच्चैकै निधाउने चाहिँ सायद एक दुईजना मात्र थिए होला मेरो सहयात्रीको अवस्था पनि दयनीय थियो उसले धेरै प्रयास गरेको थियो भोक लाग्दा एक पेट खानलाई तैपनि केही पनि खान पाएको थिएन ऊ भित्री रूपमा जे जस्तो भए पनि जो भए पनि र मैले उसलाई जे जस्तो सोचे पनि मानवताको नाताले मलाई उसप्रति टिठ लाग्यो मसँग खानेकुरा प्रशस्त थियो फलफुल पनि थियो मेरो मानवताले मलाई उसलाई केही दिन हरायो बिचरा जे जस्तो व्यवसाय गरेर कमाएको भए पनि त्यत्रो विधि पैसा गोजीमा छ तर मुखमा एक गाँस पनि त खान पाएको छैन Hari Gavum Dobe Bali Hari Gavum Dobe Bali Hari Gavum Dobe Bali Hari Gavum Dobe Bali Hari Gavum Dobe do Hari Bali Hari मान्छेहरू पैसालाई नै ठुलो ठान्छन् तर समय र परिवेश अनुसार मात्र पैसा ठुलो हुँदो रहेछ खै त त्यत्रो पैसा उसको गोजीमा भएर पनि उसले भोक मेट्न सकेन आखिर भोक मारेर खानेकुरा नै चाहिँदो रहेछ जे जस्तो भए पनि पाँच तारे होटलको भए पनि मागेर खाएको एक मुठी भात भए पनि आखिर जीवन धान्नु नै त मुख्य उद्देश्य हो रहेछ मैले पैसा र खानेकुराको तुलना गरेँ र पैसाको मूल्यको पनि गणना गरेँ मैले मसँग भएको खानेकुरा झिकेर उसलाई खान दिएँ उसले लिन मानेन मैले लिनु न भोक लाग्यो होला भनेर पुनः अनुरोध गरेँ बिहान मैले त नास्ता खाएको छु नि बरु तपाईँलाई पो भोक लाग्यो होला त नास्ता पनि खानु भएन उसले उल्टै पो मलाई सहानुभूति दर्शायो नखाए नखान त मोरा मनमा नै भने र क्वाम क्वाम पारे उसलाई दिन ठिक्क पारेको खानेकुरा मैले थाहा नपाए जस्तो गरेर उसलाई ध्यान दिएँ बोकले उसको मन पनि उसको बसमा थिएन बेला बेला उसका नजर चोरी चोरी मैले खाएको खानेकुरामा पर्ने गर्थ्यो मलाई दया लाग्यो उसप्रति मैले पुनः अनुरोध गरेपछि उसले अप्ठ्यारो मान्दै लियो मैले पनि अरू खाएँ त्यसपछि उसको भोक केही शान्त भयो सायद ऊ पुनः आरामले हात टाउको माथि राखेर बस्यो हाम्रो अन्य बोलचाल भएन ऊ निधाएको जस्तो लाग्यो मैले ध्यान दिएँ अभिनय नभएर ऊ छाँच्चै नै निधाएको रहेछ मैले उसलाई सरसर्ती हेरेँ उसको बसाइ हेरेँ अनि आफूले ऊप्रति लगाएका सम्भावित लान्छनाहरू दोहोऱ्याएँ अहिलेसम्म लगभग नौ घन्टा सँगसँगै बसेका बेला क्रियाकलापको मूल्याङ्कन गरेँ तर अह मैले सोचे जस्तो शङ्का गरे जस्तो उसको क्रियाकलाप थिएन ऊ सिधा र सतर्क भएर बसेको थियो मपट्टि डेसिएको पनि थिएन उसको र मेरो बीचमा खाली ठाउँ थियो मभन्दा पनि उपो सतर्क भएर बसेको थियो उसले न त मसँग अनावश्यक प्रश्न सोधेको थियो न त फाल्टु गफ नै कुनै पनि क्रियाकलाप गरेर मलाई उसले छोएको पनि थिएन मेरो मैले उनी दाएको मौका पारेर उसलाई निहालेर हेरेँ थोरै कालो वर्णको जुङ्गा काटेको छोटो छोटो कपाल राखेको मान्छे खासै नराम्रो चाहिँ रहेछ उचाइ शरीरको बान्की अनुहारको बनोट पनि ठिकै रहेछ निहालेर हेर्दा लुगा पनि साधारण सेतो रङको कोठा कोठा भएको हाफ र खैरो रङको पाइन्ट लगाएको अहिलेसम्मको उसको गतिविधि र पहिरन बनावट बोलाइ सबैको मूल्याङ्कन गर्दा ऊ मैले सोचे जस्तो फटा होइन रहेछ जस्तो मलाई लाग्यो कता कता ढुक्क पनि भएँ त्यसैले म पनि अब निधाउने बाहना गर्न थालेँ त्रिशुलीको लेदो पानी र पारी देखिने जङ्गलको दृश्यले मेरो आँखा पनि पोलिरहेको थियो बाले सरेर पाँच बजे बल्ल नारायणगढ आइपुग्यो र रोकियो गाडी थचक्क सबै यात्रुहरू चलमलाउन थाले र बस झ्याल बाहिर हेर्न थाले ऊ पनि भ्युजिएर गगल्स निकाल्यो आँखा पुछ्यो मैले त्यस बेला देखेँ उसको एउटा आँखा त पुरै सेतो पो रहेछ सायद पुलो परेर बिग्रेको होला त्यसैले पो उसले गगल्स लगाएको रहेछ बल्ल मलाई थाहा भयो उसले गगल्स लगाएको वास्तविकता यस बेला मलाई मेरो शङ्का र उसप्रतिको उपेक्षाप्रति जिनो पश्चाताप पनि लाग्यो नारायणघाट सुरुसँगै मुसलधारे पानी पर्यो असिना झऱ्यो त्यसैले एकाध घन्टा अगाडि गाडी रोकिएर बस्यो असिना झर्न छोडेपछि पुनः गाडी अगाडि बढ्यो सबैको इच्छा केही खाने थियो दिनभरिको गाडीको बसाई र भोकले यात्रुहरूको बोल्न सक्ने शक्ति क्षीण भइसकेको थियो ड्राइभरले पनि सानैदेखि ठुलोसम्म सबै होटलमा गाडी लग्यो तर मुसलधारे पानी र कुबेला भएकोले यात्री सबैलाई पुग्ने खाजा र नास्ता कतै पनि पाइएन पुनः लाचार भएर ड्राइभरले गाडी अघि बढायो सधैँ बेला आफ्नो गन्तव्यमा पुग्ने गाडी आज त्यो समयमा लगभग आधा बाटोको दूरी मात्र पार गरेको थियो यसपछि गाडीले तीव्र बेग लियो चन्द्रनिगापुर पुग्दा रातको दस बजेको थियो त्यहाँ पनि खाना पाइएन एउटामा मात्र अघिल्लो बसका यात्रुले खाएर बाँकी रहेको खाना भेटियो नपाउनुभन्दा जे जस्तो भए पनि त्यही खाने भनेर सबैले खाना खाए मेरो सहयात्री पनि गयो र मलाई पनि आग्रह गर्यो खाना जान मैले नखाने भने मैले आफूसँगै भएको खानेकुरा खाएँ ऊ खाना खाइसकेर आयो र सहयात्री हुनुको कर्तव्य निभाउँदै मलाई पनि एउटा फ्रुटी र चटपटी ल्याएर दियो म जससँग भएँ अपरिचितले गाडीमा खाना दिएको नखानु भनेको सम्झेँ फेरि मेरो मनले अघि नै उसलाई केटी बेच्ने दलालसम्म सम्झिसकेको छ कतै ऊ त्यही त होइन फेरि खानेकुरामा बिहोस पार्ने औषधि मिसाएको त छैन अब त झन् रातको समय छ मैले थुप्रै कुराहरू सोचेर खान्न भने उसले अनुरोध गर्दा पनि मैले खाएको भनेर लिँदै लिइनँ उसले त्यो आफै खायो मेरो डर अलिक कम भयो उसले आफै खाएकोमा म ढुक्क भएँ यात्रा पुनः सुरु भयो रातको समय थियो अब त गाडीमा बत्ती पनि निभेको थियो दिनभरिको भोकै र अहिलेको खानेकुरा पनि गाडीको थकाई सबै यात्रु ओइलाए यात्रुहरू गफ गर्न छोडे बसभित्र शान्ति छायो कतिजना त निधाएर घुर्न थाले ऊ पनि पुनः अघिकै जस्तो गरेर आराम साथ टल्कियो अघिकै जस्तो गरेर निधायो गाडी तीव्र वेगमा हुइकिरहेको थियो म भने तनमनदेखि नै जागे थिएँ निद्रा मदेखि धेरै टाढा थियो मैले चुपचाप ब्यागको गोजीबाट एउटा साडी पिन निकालेर हातमा लिएँ जब ऊ बाहना गरेर म प्रति ढल्केर टाँसिन खोज्छ तब त्यही पिनले राम्म रोपिदिन्छु अनि मजा चाख्छ यस मोराले मनमने दङ्ग परेर मैले उतिर हेरेर कुटिल हाँसो हाँसेँ धेरै बेरसम्म म मौका खोजिरहेँ उसले केही गर्ला र मजाइ लागुला वा आक्रामक हुँला भनेर तर ऊ केही गर्नु त कता हो कता सुई सुई निधाइ पो रह्यो मेरो पूर्व तयारी बेकार भयो आत्मा झिकेर राखेको सेफ्टी पिन पुनः ब्यागको फित्तामा खुले पुनः मेरो ध्यान उप्रति केन्द्रित भयो ऊ एकदम सतर्क मुद्रामा थियो सायद निधाएको बेलामा अन्जानवश मलाई छोइन्छ कि भनेर छेउमा र सतर्क भएर बसेको थियो उसको हरेक पक्षबाट मूल्याङ्कन गर्दा मेरो सोचाइभन्दा एकदम भिन्दै निस्कियो त मेरा मनका अघिका उप्रतिका भावहरू पुरै परिवर्तन भइसकेका थिए अब उसले जसरी मलाई बहिनी भनेर सम्बोधन गरेको थियो त्यो सम्बोधनको र सम्बन्धको मर्यादा पनि त्यसै गरी राखेको थियो जाऊ मैले सोचेभन्दा विपरीत उसलाई पाउँदा म झन् छक्क परेँ उसको त्यो व्यवहार र कर्तव्यपरायण वा भलाद्मीपनप्रति कता कता रिस पो उठ्यो मलाई त उसले मलाई हराएको थियो किनकि उसका भावना सोच व्यवहार त उच्च र पवित्र रहेछ तर सङ्कुचित र पाप त ममा नै पो रहेछ कि क्या हो मेरो उप्रतिका भावनाले अर्कै मोड लिए अघि मलाई उसले म प्रति कुभावना राख्छ गलत व्यवहार गर्न सक्छ भनेर रिस उठेको थियो अब मलाई उसले किन त्यस्तो व्यवहार गरेन पुरुष भएर पनि किन उसले आफ्नो पौरुषत्व देखाउने प्रयास गरेन भनेर पुरै उठ्न थाल्यो मैले उसलाई हेर्दै मनमनै गाली गरेँ यो कस्तो खालको लाटो वा हुस्सु रहेछ काँतर अनि डरछेरुवा पुरुष भएर पनि लाछी कि यो कतै नपुङ्सक पो हो कि नत्र यत्रो लामो यात्रा सँगै एउटी नौजवान सुन्दरी केटी त्यसमा पनि एक्लै यस्तो समयको सदुपयोग गर्न नसक्ने मौकाको फाइदा उठाउन नजानेको होला गाडीमा न त उसको परिचित कोही थिए न त मेरो नै फेरि ऊ र म पूर्ण परिचित पनि त थिएनौँ कस्तो उल्लु रहेछ जाऊ मैं मेरो मन उसले चाहेको भए हाम्रो यति लामो यात्रा रङ्गीन र रमाइलो पनि त हुन सक्थ्यो उसले मिठो मिठो गफ गरेको भए हुन्थ्यो हाँसी हँसाएको भए हुने थियो मेरो सुन्दरताको बयान गर्दै मलाई फुरुक्क पारेको भए हुन्थ्यो जिस्केको चलेको भए हुन्थ्यो गाडीको कुदाइ वा उफ्राइसँगै हल्लिएको बाहनामा घरिघरि मसँग ठोकिएको भए हुन्थ्यो अन्जानमा भएको अभिनय गर्दै जानाजान मसँग ठोकिएको भए झन् कति मजा हुन्थ्यो एउटा वयस्क केटा र केटी बीचको समीप्यता वा अन्जानमै भए पनि स्पर्शको मिठो अनुभूति सायद यसलाई थाहै पो रहेनछ कि थुक्क नपुङ्सक रातको मौसम सुनसान समय साथमा जवान केटी ऊ भने आनन्दसँग निधाइ पो रहेको छ कसरी सकेको होला कुनै पुरुषको स्पर्शको सूक्ष्म तृष्णा जाग्यो मभित्र पुरुष गन्धले रोमाञ्चित बनायो मलाई ममा अर्कै किसिमको भाव पैदा भयो अनि उल्टै उसलाई परीक्षण गर्न चाहेँ गुणानिरको भाग अलिकति गर्दै टसाएँ उतिर बिस्तारै ऊ सरेँ अनि निधाएको अभिनय गरे निद्रा अवस्थामा गाडीको उफ्राइसँगै अन्जान बस उसँग ठोकिएको बाहनामा घरिघरि जानाजान ठोक्किन थालेँ म अनि निधाएको बाहनामा उपट्टि ढल्किएँ र उसको काँधमा टाउको अड्याउन खोजेँ तर ऊ निधाएकै थिएन या त निद्रामै भए पनि आफ्नो कर्तव्यप्रति सचेत थियो ऊ अलिक पर सर्यो मैले झन् मस्त निद्रामा भएको अभिनय गर्दै रहेँ जानाजान उसमाथि जिउ नै छोडिदिएँ लत्रङ्ग परेर सरी आई भन्दै उसले आफ्नो हातमा भएको ब्यागले मलाई घचेटेर उठाउने कोसिस गर्यो मैले भएर बिउजेको अभिनय गर्दै सचेत भए चाहिँ गरेँ थुक्क मोरा कमसेकम हातले छोएको भए त हुने कति रमाइलो हुन्थ्यो होला मन मनमनै कुँडिएमा मलाई उप्रति एकातिर झन् छुटिरहेको थियो भने अर्कोतिर एकदम श्रद्धा पनि लागिरहेको थियो अनायास खलासीले इटारी झर्ने कोही छ भन्यो ऊ छ है भन्दै उठ्यो आफ्नो झोला टिप्यो र ल गएँला भनेर उत्रियो मैले घडी हेरेँ रातको दुई बजेको रहेछ म ऊ गएको हेरिरहेँ मसँग करिब बिस घन्टासँगै बसेर गयो मेरो दृष्टिमा ऊ एउटा खाते थियो पाखे थियो गुन्डा थियो काँतर थियो केटी बेच्ने दलाल थियो बलात्कारी थियो छेरुवा थियो नपुंसक थियो अनि नाता र रगतको सम्बन्ध बाहेकको एउटा संरक्षक वा दाई थियो तर ऊ वास्तवमा को थियो के नाम थियो त्यो मलाई थाहा थिएन न त मैले नै सोधेँ न त उसले नै बतायो ऊ गइसकेपछि सिट हेरेँ मलाई मेरै आत्मीय जनसँगको बिछोडको अनुभूति भयो बिचरा रातको दुई बजे सुनसान सडकमा कहाँ जान्छ होला उज्यालो हुन्जेल कहाँ बस्छ होला उसँग यत्रो पैसा छ कतै कसैले केही गरिदिए भने मलाई उप्रति सहानुभूति भयो मैले अनुभव गरेँ वास्तवमा नै बाह्र नम्बरको सिट मलाई नफाप्दो रहेछ गन्तव्यमा पुगेर गाडी रोकियो मैले आफ्नो प्यारो बाह्र नम्बरको सिटलाई त्यसै गरी मन नलागि नलागि छोडेँ जसरी मैले काठमाडौँ थानकोट कृष्णवीर त्रिशुली नारायणघाट हेटौँडा लगायत बाइस घण्टाको सहयात्रीलाई छोडेकी थिएँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक थियो सिट नम्बर बाह्र यसलाई हामीले मन्दिरा मधुश्रीको कथा संग्रह बुधनको घोडीबाट प्रस्तुत गरेका थियौं बुधनको घोडीभित्रका कथाहरूलाई हामीले तीन श्रृङ्खला गरी केही कथाहरू तपाईँलाई सुनायौं आज यसको तेस्रो श्रृङ्खला थियो यो सँगसँगै बुधनको घोडीको वाचन समाप्त भएको छ अर्को शुक्रबार हामी सुबिन भट्टराईको उपन्यास साया द समर लभको अर्को अंश सायाको वाचन लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथीहरू दिनेश निरोला र सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरे विदा चाहन्छौँ नमस्कार शुभरात्री